नमस्कार स्वागत तथा अभिवादन कार्यक्रम ओजेलका खबरमा साथमा छु म प्रेम सुनार कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा यस रेडियो सहित देश विदेशका एघारवटा रेडियोहरूबाट प्रसारण हुने गर्दछ साथै एक दर्जन भन्दा बढी अनलाइनबाट पनि चौबिसै घन्टा सुन्न सकिनेछ समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी एक सय अन्ठानब्बे श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ जेठा बाबु पर्नेबाट एक किशोरी बलात्कृत भएको सम्बन्धी रिपोर्ट र नियमित स्तम्भ जीवनको गोरेटोमा एक समयका चर्चित एक गन्धर्व दाईको जीवन कथा सुनाउने छौ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला अब सुनौ रूपन्देहीको देवदहमा एक किशोरी जेठा बाबु पर्नेबाट बलात्कृत भएको सम्बन्धी यो रिपोर्ट नमान्दा नमान्दै जमिनमा ढाली जबरजस्ती र बलपूर्वक कर्मी गरेपछि चुलाको झाडीदेखि बाहिर दुवैजना निस्केको अवस्थामा होमवर्क गर्न गएकी छोरी किन ढिला गरिन् भन्दै म आफै जाँदा मैले नै छोरीको मेरो छोरीको कपाल अस्तव्यस्त भएको पछाडि ढाडमा धुलो र घाँसको देखि प्रतिवादीले जबरजस्ती करणी गरेछन् भन्ने महसुस गरे तपाईँले मेरो सुस्त मनस्थिति भएकी छोरीलाई करबल र छल समेतबाट र फकाइ फुलाइ जबरजस्ती करणी करणी गर्नुभयो मैले सहन सक्दिनँ भन्दा जे गर्न सक्छस् गर भन्दै अन्यत्र गएका र छोरीसँग सोधपुछ गर्दा पहिले पनि निजै घरमा घरका मानिस नभएको अवस्थामा जबरजस्ती विपक्षीकरणी गरेका हुन् भन्ने जानकारी गराएकी हुँदा र सो समेतको कारणबाट उक्त दिन विपक्षीले करणी गरेकी हुन् भन्ने यकिनका साथ जारी दरखास्त दिएकी छु उहाँ हुनुहुन्थ्यो बुटोल इलाका प्रहरी कार्यालय प्राङ्गणमा बलात्कार घटनाको जाहेरी लेखेर वाचन गर्दै एकजना लेखन दास प्रतिवादीलाई पक्राउ गरी थानामा राखी प्रचलित कानुन कारवाही गरी पीडितलाई क्षतिपूर्ति समेत दिलाइ बढाई न्याय दिलाइ यस हप्ता हामी बुटोलमा पुग्दा त्यस इलाका प्रहरी कार्यालयमा कार्तिक सत्ताइस गते साँझ करिब साढे पाँच बजेको समयमा देवदह नगरपालिकाकी एकजना किशोरीलाई स्थानीय एकाउन्न वर्षीय पुरुषले बलात्कार गरेको भन्दै जाहेरी लेखाइँदै थियो देवदकी पन्ध्र वर्षीय ट कुमारी नाम परिवर्तन जो सुस्त मनस्थितिकी किशोरीलाई देवद नगरपालिका वडा नम्बर सातको शिवालय टोल निवासी एकाउन्न वर्षीय टिकाराम विश्वकर्माले घर नजिकै रहेको जङ्गलको झाडीमा लगेर बलात्कार गरेको ती किशोरीको आरोप रहेको छ स्थानीय वासीका अनुसार बलात्कार आरोपी टिकाराम विश्वकर्मा यस अघि पनि बदमाश व्यक्तिका रूपमा चिनिँदै आएका थिए बुटोल इलाका प्रहरी कार्यालयमा निज विरुद्ध जाहेरी दिन आएका देवदहका समाजसेवी पनि त्यसै भन्दै थिए त्यस्तै विषयहरूमा पनि तपाईँको चाहिँ ढाकछोप गर्दै राखेको हो क्या तपाईँको छोरीलाई पनि घाटी समातेको घाटी समातेको हो नि अहिले होइन दुई चार वर्ष भयो अन्य घटना पनि छ अन्य भन्नाले त्यस्तै महिलाहरू विषय भित्रभित्र मिलाएर राखियो पहिला पनि हो मान्छे समाजको नजरमा एकदम बदमास मान्छे गलत हो यसलाई चाहिँ समाजले कसरी पनि सही मान्छ भन्दैन त्यहाँ प्रत्येक महिलाले तपाईँले कसरी यसलाई सही भन्दैन ती किशोरीको बलात्कार घटनाका सम्बन्धमा हामी बुटोल इलाका प्रहरी कार्यालय मुद्दा फाँट प्रमुख प्रहरी नायक निरीक्षक बाबुराम घिमिरेसँग टेलिफोन सम्पर्कमा छौ हेलो नमस्कार को सही साप बोल्नु भएको होइन त बुटोल इलाका प्रहरी कार्यालय का बाबुराम घिमिरेजी होइन त म इलाका प्रहरी कार्यालयमा कार्यरत छु मेरो नाम बाबुराम घिमिरे इलाका प्रहरी कार्यालय बुटोल जस्तो अस्ति जुन कार्तिक सत्ताइस गतेका साँझ करिब सवा पाँच बजेतिर देवदगा नगरपालिकाकी एकजना पन्ध्र वर्षीय बालिका ट कुमारी राख्नु भएको छ नाम परिवर्तन तपाईँहरूले उनी बलात्कृत भइन् भन्ने खालको उजुरी परिरहेको थियो हामी त्यहाँ आइपुगेका थियौँ के भइरहेछ त्यसको चाहिँ सम्बन्धित प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको छ हजुर उसलाई चाहिँ दुरी पर्न छ गएर सम्बन्धित घटनास्थलमा गएर बुझेर अनि त्यसलाई पक्राउ गरिएको अवस्था छ अहिलेसम्म नै क्रममा रहेको छ र बालिकाले मलाई बलात्कार गर भन्ने किसिमका कुराहरू खोलेको छ भने चाहिँ पीडकले मैले गरेको छैन भन्ने किसिमका कुराहरू आइरहेको छ र अनुसन्धानको प्रक्रियामा रहेको छ मेडिकल रिपोर्टले के भनिरहेको छ मेडिकल रिपोर्ट अझै आइपुगेको अवस्था छैन हामीले अन्तर प्रकारले अञ्चल अस्पताल लुम्बिनीमा पठाइएको छ उताबाट चाहिँ त्यसको रिपोर्ट अझै आइपुगेको छैन रिपोर्ट पश्चात के छ भन्ने कुराहरू सुन्न जानेछ बालिकाले यो दोस्रो पटकको बलात्कृत भएको यसभन्दा पनि पहिला मलाई बलात्कार गरेको थियो भनेर भनेकी छन् नि भएन छ नि के छ बालिकाले यहाँ आफूले भनेका कुराहरू छन् उसले दोस्रो पटक हो भनेर भनेको छ तर उसले चाहिँ जो टिकाराम छ प्रतिवादी उसले स्वीकार गरेको अवस्था छैन हस् जानकारीका लागि धन्यवाद छ यहाँलाई बलात्कृत भनिएकी छोरीलाई त्यस दिन आमाले कस्तो अवस्थामा देख्नु भएको थियो त भनेर हामीले उहाँसँग सोधेका थियौँ अहिले त अब अवस्था त उसको कपाल भोरी यस्तो घुरिनहरू भएको थियो होइन कपडामा घुरिन अनि यस्तो फोहोरहरू लाथे थियो त्यो पटपटेको घस एउटा लाथ्यो कपाल सपाल यस्तो फुकाले थियो अनि त्यो पनि झोक्राइ थिएँ बोल्दै बोलिने मैले के यस्तो बलात्कार भयो के भयो छोरी तिमीलाई यस्तो समात्यो कि के गर्यो भनेर भन्दाखेरि उसले झोक्राएर बसी रोएर अब झोक्राएर भन्दै नभनिकन ऊ बसी अनि यसभन्दा अघि पनि बलात्कार गरे भन्छन् नि ऊ ऊ चाहिँ मलाई थाहा भएन होइन थाहा भएन अहिले चाहिँ अब उसैले भनेपछि मैले थाहा पाएँ अहिलेसम्म ढाँटिरहेछ अहिलेसम्म ढाँटेको रहेछ बच्चाले भनेन किन मम्मीले गाली गर्ला के भन्ला भने उसले डर लाग्यो होला अथवा बिर्सियो होला अथवा के भयो मलाई थाहा भएन बलात्कार चाहिँ गरे भन्छ अँ उसले चाहिँ भनेछ बलात्कार गरेकै हो भनेछ बच्चाले कस्तो कारवाही हुनुपर्छ भन्ने लाग्छ मलाई त कडा भन्दा कडा सजाय दिन उसलाई त छोड्दै नछोडिकन एकदम कडा दिनु पर्यो यो सुस्त मनस्थिति भएर फकाउन सक्नु भयो फकाएर ललाई फकाइ गऱ्यो उसले भनिदिनु मानिने यो बच्चालाई यस्तो मैले बलात्कार गर्छु भनेर उसले नै भन्यो होइन उसले उसको मनले मान्यो के चाह्यो यसले भनिदिने केही यसको आमालाई भनिदिने केही गरिदिने भनेर उसले हेपेर बलात्कार गर्यो एकरो टोलाइरहने ती किशोरी पनि बलात्कार गरेको कुरा बताउँदै थिइन् मैले त हात र अन्त मैले तिमीलाई त्यो कपडा फेरिदिएको क्या आफूले आफैले फेरिदिएको आफैले खोलिदिएको त्यसलाई अनि तिमी चिज कराइनौ मैले कति कराइदिएको अनि सर म घर जान्छु अनि मम्मी अल्छर म इच्छु भनिदिएको अनि यो पहिलो पटक हो कि यस पूर्व पनि तिमीलाई त्यस्तो कार्य गरेको थियो यस्तै नि यस्तै गरिदिएको कहाँ आफैको घरमै कहिले यो कुरा हो यो अस्ति निकै कुरा अनि त्यही हिजोको पनि त हात समाएर अन्त म गर्न गएको त साथीले अनि साथीसित नि सोरेर म गर्न गएको त त्यो नि आयो अनि फेरि अनि त्यो खा खेतामा गएर देखेर अनि सुताको त अघिल्लो पटक तिमीलाई बलात्कार गर्दाखेरि तिमीले मम्मीलाई भनेनौ भन त भनेको अलिअलि अनि फेरि फेरि यहाँ आएर नि भन्थ्यो पुरुषलाई यस अघि नै बलात्कृत हुँदाखेरि तिमीले मम्मीलाई भनेको भए अनि अरूसित भनेको भए त फेरि दोस्रो पटक त बलात्कृत हुनु पर्दैन थियो नि तिमी पहिला कुरा किन लुकायौ त तिमीले बिर्सेर हो क्या अस्तिको त कुरा त पहिलाको दबायो त्यसपछि ऊ फेरि तिमीलाई बलात्कार गर्यो यदि मम्मीले त्यस्तो अवस्थामा नदेखेको भए त्यो कुरा पनि यसपालि पनि भनिदिन्थ्यो होला है तिमीले भन्दिन थियो होइन भन्नु त भन्छु अब भनेन अनि यही आएर बल्ल भनिदिएको अनि तिम्रो पहिलोपटक त्यस्तो कार्य गर्दाखेरि स्वास्थ्य अवस्था बिग्रिन केही भएन भएन त घर आउनु देखेको अनि तिमी रुनी कराउने नचला भनेर भन्न सकिनौ के के देखि नगएर घरमा त्यो गाडीले छिकिन्छ के डर हुन्छ बसेको कि तिनीहरूले अनि साथीहरूले नि त्यस्तो गरेको नै तिनीहरू त देखेनन् अन्त तिनीहरू उता खेल्न गएर पानी भरेर बाहिर खेल्न बाटोमै खेल्न खोक्यो भने तिनीहरूले त्यत्रो कति बेरसम्म तिमीले चलायो धेरै त चलेन त ठिकै ठिकैमा चलाएको त्यसले नातामा के भन्ने गर्थ्यो मैले त देखा भन्छु मैले त भन्नु भन्नुपर्छ निज बलात्कार आरोपी टिकाराम विश्वकर्मा अघि पनि विभिन्न काण्डमा गाउँमा बदमासी गरेको भन्ने स्थानीयको भनाइ अनुसार ती किशोरीको बयान प्रति प्रहरी प्रशासन र सम्मानित अदालत गम्भीर बनोस् भन्ने आग्रह सहित यो रिपोर्ट यही बिट मार्न चाहन्छु अब सुनौ एक समयका चर्चित तर अहिले बहत्तर वर्षको उमेरमा ओजेलमा परेका पाल्पाका होनी माया गन्धर्वको जीवन कथा गाइनी दाईको सारङ्गीले जीवनको कथा भन्छ काम गर्ने भोकै मर्ने चलनको अन्त्य हुनुपर्छ यो गीत हामीले सुन्दै आइरहेका छौँ र नेताहरूको भाषणमा पनि हामीले धेरै पटक सुनिरहेका छौँ तर यथार्थमा काम गर्ने भोकै मर्नु पर्छ भन्ने खालको व्यवहार यो देशका नेता र सरकारी निकायले देखाउँदै आएको महसुस हुन्छ पाल्पाको एउटा कला गलाका धनी एकजना गन्धर्वको यथार्थ बुझ्दा आज हामी उनै गन्धर्वको कथा व्याथा लिन यस पाल्पा जिल्लामा आइपुगेका छौँ हाम्रो यस ओजेलका खबर प्रसारण हुने अर्को रेडियो पश्चिम अञ्चलको समायोजनमा आज हामी यस पाल्पा जिल्लाको तानसेन नगरपालिका एघार बर्तुङ नजिकै लामडाँडा भन्ने स्थानमा आइपुगेका छौँ जहाँ होनी माया गन्धर्व जसलाई कसले विगतमा चिनेन होला र उनैको घरमा आइपुगेका छौँ हामीसँग हुनुहुन्छ रेडियो पश्चिम अञ्चलका स्टेसन म्यानेजर सन्तोष बस्याल त्यसपछि उहाँका सहकर्मी सुभाष बिसी अनि हाम्रा समाचार सहयोगी गुल्मीको रेसुङ्गा नगरपालिका उपल्लो तमगास घर भई दिमा व्यवसाय गर्नुहुने सुरज बराल हाम्रो यो टिम यी होनी माया गन्धर्व जसलाई होमबहादुर गन्धर्व पनि भनिन्छ तर उहाँलाई होनी माया गन्धर्व भनेर चिनिन्छ उहाँको घरमा आइपुगेका छौ सानो एउटा खरको झुपडी छ जहाँ भित्र पस्न पनि बडो मुस्किल पर्दछ होचो एउटा झुपडी छ बाहिरै एउटा आँगनमा एउटा चुलो छ यहाँको परिवारको कुरा गर्नु पर्दा बडो दर्दनाक कथा छ उहाँकी श्रीमती गाउँ गाउँमा मृत्यु भएको छोरालाई पुकार्दै हिँडिरहनु भएको छ र एउटी छोरीकी छोरी अर्थात् उहाँकी नातिनी हुनुहुन्छ यस्तै टिठलाग्दो घर परिवारका बिचमा आइरहेका छौँ किन आइपुगेका हौ भने यी गन्धर्व जातिहरूले यो देशमा समाचारदाताको काम गरे अनि समाजको मौलिक संस्कृतिलाई संरक्षण गर्दै आए उजागर गर्दै आए हरेकका कथा व्यथाहरू सुनाउँदै हिँडे र यी होनीमाया गन्धर्व पनि दुई हजार एक्काइस सालदेखि रेडियो नेपालमा सत्र वर्षसम्म उहाँले आफ्नो सारङ्गीको धुन दिएर यो देशको साङ्गीतिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिनुभयो तर त्यतिका वर्षसम्म योगदान दिँदा पनि उहाँ अहिले यही झुपडीमा फालिनु परिरहेको छ कष्टकर जीवन बिताउनु परिरहेको छ दुख बिमार हुँदाखेरि उपचार गर्ने पैसो छैन र बिहान बेलुकी खानाको पनि बडो मुस्किल छ किन यस्तो त कहिले हुन्छ त यस्ता गन्धर्व समुदायहरूको उन्नति र प्रगति यो कथा व्याथा लिनका लागि हामीलाई रेडियो पश्चिम अञ्चलले पटक पटक आग्रह गरेपछि पछि आज हामी यो टिम सहित उहाँको घरमा उहाँको जीवनको गोरेटो लिन आइपुगेका छौँ अब हामी सर्वप्रथम उहाँको धुन सुनेर हामीले उहाँसँग कुराकानी सुरु गर्नेछौँ Caro. हजुर नमस्कार हजुर नमस्कार जुन तपाईँ हिजो एक समय निकै चर्चामा हुनुहुन्थ्यो निकै ओजेलमा पर्नुभयो अहिले झन् दुखी हुँदै आउनुभयो गरिबीले तपाईँलाई कहिले छोडेन निकै कष्टकर जीवन जिउनु पर्ने अवस्था आयो त्यत्रो वर्षसम्म रेडियो नेपालमा काम गर्नुभयो तर अहिले ओझेलमा पर्नुभयो भनेर रेडियो पश्चिम अञ्चलले हामीलाई आग्रह गरेपछि हामी तपाईँ घरमा आइपुगेका हौ रेडियो नेपालमा कति सालदेखि लाग्नुभयो रेडियो नेपालमा म जाने एक्काइस सालमा गएको हजुर मैले गाउने बजाउने गरेको म सात वर्षदेखिबाट मैले गाउने बजाउने गर्न थालेँ सात वर्षदेखिबाट मेरो जाने त छ वर्षमा मेरो मेरो बाबा बित्नुभयो त्यहाँबाट फेरि आमा रानीलाई अलिक दुःख पऱ्यो राणी हुनुभयो एउटा बहिनी एउटा भाइ र एउटा म भएर जन्मेको थियौँ तिनवटा सबभन्दा जेठो म जाने म छ वर्षको थिएँ त्यसपछि मुनिपट्टि त तिन वर्षको बहिनी थियो त्यसपछि अन्त डेढ वर्षको भाइ थियो आमालाई दुःख पऱ्यो त्यहाँबाट अन्त बाबा बित्नु भयो आमालाई दुःख पऱ्यो आमा दुःख दुःख पर्दाखेरिमा अन्त बाबाको काष्ठ क्रिया गरेर राखेन त म हिँडेँ वर्ष दिनसम्म सधैँ मैले घुमटुम्नु बोकेँ र बोकेर म हिँडेँ राखेँ बाबाको क्रियाको काष्ठ गरेर त्यहाँ पछि अन्त धेरै दुःख भयो आमालाई आफूलाई हामीलाई पनि खाना दुःख दुःख भयो त्यहाँ पछि अन्त मैले अन्त सारिङ सात वर्षदेखिबाट मैले सारिङ भेट्न थालेको जानी नजानी सारिङ बजाउँदै हुँदै त्यहाँदेखि गाउँ ठाउँ जाने सहर बजार जहाँ त्यहाँ जाने त कुना काप्सा जाने त सारिङ लतार्दै हिँडेँ त्यहाँ पछि जाने त मलाई जाने त सत्र वर्ष हुँदा मलाई काठमाडौँ जाने मलाई जाने त लयर जानुभयो धर्मराज थापाले जाने त जसको यसै वर्ष मृत्यु भयो होइन हजुर र यही वर्षमा अहिले झन् बित्नुभयो धर्मनाथ थापा पनि धेरै भयो दुई महिना त्यस्तै हुन लाग्यो होला र उहाँ बितेको पनि र मलाई ल्याएर जानुभयो र मलाई अन्त एक्काइस सालमा मलाई अन्त रेडियो स्टेसनमा पुऱ्याउनु भयो र मैले त्यहाँ गएर गीत आएँ छनौट भयो छनौट अन्त मैले जाने सबभन्दा फेरि स्वरको पनि त अलिक धनी पनि थिएँ तिखो स्वर थियो राम्रो स्वर थियो राम्रो स्वर रहेछ यो मान्छेलाई यहाँ राख्नु भन्ने कुरा गर्नुभयो राख्नुभयो त्यहाँदेखि त्यहाँ राखेर म बसेँ आठ वर्षसम्म बसेँ मैले त्यो काठमाडौँमा जाने आठ वर्ष बसेर जाने त मैले रेडियो स्टेसनमा बसेर गीत आएँ गाउँदा गाउँदा अब त्यति बेला गीत आउँदा गीत आउँदा पहिला पहिला गीत अहिले चाहिँ त पनि जम्मै बिर्सिसकियो भुलिसकियो पहिलो गीत यही हो भन्ने याद पनि छैन अहिले तपाईँलाई अहिले छैन हजुर अब चाहिँ धेरै चाहिँ भइसक्यो गीत गयो पनि रेकर्ड गरेको चाहिँ अब चाहिँ उसमा म्युजिक नेपालमा चाहिँ त खुब मेरो भएको जति गीत त्यहाँ तानेर राख्नु भएको हो सगरमाथामा ता जम्मै तानेर राख्नु भएको हो मलाई आठ वर्ष बसेर जाने गीत आएँ त्यहाँबाट फेरि फर्केर आएँ घरमा आएँ पाल्पा आएँ म पाल्पा आएर जाने त आउँदाखेरिमा पैसा पनि एउटा जाने नहुने पाँच सौ रुपियाँ पाउँथेँ मैले एक महिनामा पाँच सौ रुपियाँ पाउँदाखेरिमा त्यसले पनि अब त्यहाँ घरमा आउँदाखेरिमा बाटो खर्च पनि नहुने केही पनि नहुने र त्यस्तै त्यस्तै अब गरेर जिन्दगी बिताउँदै बिताउँदै गयो मलाई अब बस्नु मन लागेको थिएन त्यहाँबाट फेरि फेरि पछि बोलाउनु भयो पछि बोलाउँदाखेरिमा मलाई त नुरगङ्गाको मलाई त पुरस्कार दिनुभयो के पुरस्कार रे नुरगङ्गाको ए हजुर हजुर नुरगङ्गाको पुरस्कार दिनुभयो त्यहाँ त्यो नुरगङ्गा पुरस्कार लिएँ त्यहाँ पछि त फेरि राष्ट्रिय पुरस्कार दिनुभयो राष्ट्रिय पुरस्कार जाने त गिर्जाबाबु कोइराला कहाँको हातबाट मैले त पुरस्कार पाएँ र त्यो पुरस्कार लिएर आएर झन् त्यहाँबाट म घरमा आएर बसेँ त्यहाँ पछाडि त छोरा झन् एउटा थियो त्यो चाहिँ छोरा पनि आखिर त भित्र गयो